खुसी पाउँछु म 穷。 经。 सक्लै जिन्दगीको पहिला मोड्नै सक्दैन बरु संसार छोडुला तिमीलाई छोड्नै सक्दिन सारा खुसी पाउँछु म संसारको सारा खुसी त्याग्न सक्छु म तर तर तिमी बिना शून्य शून्य लाग्छ मलाई लाग्छ मेरो जीवनको सारा खुसी हो तिमी सानो म तिमी बिना कहाँ बाँच्न सक्छु र यदि यदि मलाई बिच बाटोमै अलपत्र पार्यो भने त म यसरी यसै मर्छु होला बागेश्वरी म्युजिक प्राली सगौर प्रस्तुत गर्दछ सल्यान कालीमाटीमा जन्मिएका विनोद थापा सल्यानीको उत्कृष्ट शब्द सृजना र सुर्खेती प्रेम बाबु विष्टको उत्कृष्ट लय सृजना भित्र सुर्खेती प्रेम बाबु विष्ट अनि विनोद थापा सल्यानीको संयुक्त प्रस्तुति लोकदोहोरी गीत मेरो जीवन छ सानो तिम्रो हातैमा नेपाल नेपाल र टिका पुनको सुमधुर आवाज लोकदोहोरी गीत मेरो जीवन छ सानो तिम्रो हातैमा अब बजारमा नेपाली गीत सङ्गीत र स्रष्टा अनि ती भित्रका अनेकौं नालीबेली अब एकै ठाउँमा अनलाइन संगीत सरोवर डट कम एकचोटि त हेर्नुहोस् सङ्गीत सरोवर डट कम डट कम